अवैध रूपमा भारत हुँदै युमान जान लागेका दुई युवतीलाई माइती नेपालले रोक्यो ओछाममा पाइने नौमुठे गाई लोप हुँदै राजनीतिक दलले प्रतिशत माग्ने गरेका कारण विदेशी लगानी भित्रिन नसकेको आरोप एघार हजारले मोटरसाइकलको लाइसेन्सको लिखित परीक्षा दिए सरकारले उठीवास लगाएर राहत नदिएको बझाङको मालो मेलाका नागरिकको गुनासो जिल्ला प्रहरी कार्यालय डडेलद्वारा निरन्तर नागरिक सचेतना फैलाउँदै र राष्ट्रिय कन्डम दिवस डडेलधुरामा पनि मनाइयो सदरमुकाम क्षेत्रका होटलहरूमा समेत कन्डम राखियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा युनिटी डट कम डट एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु वैदेशिक रोजगारीका लागि अवैध रूपमा भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई माइती नेपाल कञ्चनपुरले रोकेको छ मोरङ सुनसरीकी छब्बीस वर्षीय युवती र कास्केकी उनातिस वर्षीय युवतीलाई भारतको राजधानी नयाँ दिल्ली हुँदै ओमान जान लागेको अवस्थामा पश्चिमी सिमानाका गड्डा चौकीमा हिजो चेक जाँचका क्रममा रोकिएको हो शुक्रबार काठमाडौँबाट दिल्ली सिधा बस सेवा अन्तर्गत चल्ने बसबाट काठमाण्डु बस पार्कबाट आएकी ती युवती गड्डाचौकी नाकामा ना पाँच ख आठ नौ सात नम्बरको बस चेक जाँच गर्दा उनीहरूलाई रोकिएको उनलाई रोकिएको हो सुनसरी घर भएका गौरी लिम्बुले ओमानमा राम्रो काम छ यतै आउनु भनेर कुरा गरेपछि आफू काठमाण्डुबाट दिल्लीका लागि हिँडेको र बस टिकट समेत आफूले नकाटिकनै आएको माइती नेपाल समक्ष ती युवतीले बताएकी छन् पासपोर्ट भिसा समेत नभएकी ती दुवै युवतीलाई कुनै वैदेशिक रोजगारीको प्रलोभन देखाई दलालले भारतमै बेस बेखन गर्न तस्करी गर्न लागिरहेको आशंका माइती नेपाल कञ्चनपुरले गरेको छ नाकामा सोधपूछ गर्दा युवतीसँग आवश्यक कागजात नभएको र दुवै युवती एक्लै भारत जान लागेकाले जोखिममा पर्ने भन्दै रोकथाम गरिएको र अहिले ती युवती माइती नेपाल कञ्चनपुरको आवादी गृहमा राखिएको माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ गत तीन महिनामा पश्चिमी सिमानाका गड्डाचौकीबाट मात्रै एक सय पाँचजना महिला तथा युवतीहरूको रोकथाम गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ अछामलाई नौमुठे गाई भएको जिल्ला भनेर चिनिने गरिन्छ मान्छेको हातले नाप्दा ठ्याक्कै नौमुठीको हुने गाई अछाम लगायत कालीकोट बाजुरामा पनि पाइन्छ तर पछिल्लो समयमा अछाममा नौमुठे गाई लोप हुँदै गएको छ भिरपाका जस्तो सुकै ठाउँमा पनि गएर चर्न सक्ने नौमुठे गाईको विशेषता हो हेर्दाखेरि सानो भिरपाका चर्न सक्ने घाँस थोरै भए पनि पुग्ने दुध धेरै दिने नौमुठे गाई अछाम जिल्लामा लोप हुँदै गएको सरोकारवालाहरूले बताएका छन् नौमुठे गाई पाइने जिल्ला कुन हो भनेर प्रश्नोत्तरमा समेत सोधिने अछाम जिल्लाको नौ मुठे गाई लोप हुनु दुःखको कुरा भएको अछाम सोडसा देवीका टेकबहादुर खड्काले बताउनुभयो नमुठे गाई डाँडापाखा भिरमा गएर पनि चर्न सक्ने गाई हो काली ओरारी भिरपाखामा जस्तो सुकै ठाउँमा पनि जान सक्ने र चर्न सक्ने गाई नमुठे गाई भएकाले यसको दूध सबैभन्दा पोसिलो हुने टेकबहादुर खड्काले भयो अन्य जर्सी गाई भैँसी भन्दा नौ मुठे गाईको दूध पोसिलो हुने उहाँले बताउनु भएको छ पाल्नका लागि सजिलो धेरै घाँस काट्न नपर्ने थोरै घाँस खुवाए पनि हुने र दूध पोसिलो हुने गर्दछ पछिल्लो समयमा विभिन्न संघ संस्थाले विभिन्न पशुपालन सम्बन्धी कार्यक्रम गाउँघरमा ल्याउँदा पनि जर्सी गाई पाल्नेको संख्या धेरै भएको छ जर्सी गाईले एकै दिनमा तीस चालिस लिटर भन्दा धेरै दूध दिने भएकाले आफूलाई खान र नजिकै बजार लिएर बेच्न पनि सजिलो हुने भएकाले पछिल्लो समय मान्छेको ध्यान नमुठे गाई भन्दा जर्सी गाई भैंसीतिर केन्द्रित हुनाले पनि नमुठे गाई लोप हुँदै गएको जानकारहरूले बताएका छनृ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालले विकास निर्माणका कार्यमा राजनीतिक दलले प्रतिशत माग्ने गरेका कारण विदेशी लगानी वितरण नसकेको आरोप लगाउनु भएको छ कैलाली उद्योग वाणिज्य संघको चौवालिसौं साधारण वार्षिक साधारण सभाको उद्घाटन गर्दै महासंघका पूर्व अध्यक्ष ढकालले विदेशी संघ संस्थाहरू नेपालमा लगानी गर्न खोजेको भए पनि राजनीतिक दलले प्रतिशत माग्दा भित्रिन लागेको लगानी पनि फिर्ता जाने गरेको बताउनु भएको हो उहाँले कर्णाली नदीमा पनि एउटा विदेशी कम्पनीले केवल कार संचालन गर्दा राजनीतिक पार्टीले प्रतिशत मागेका कारण सो कम्पनी फिर्ता भएको स्मरण गर्दै सो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो सुदूरपश्चिम पश्चिम विकासको सम्भावनाको खानी भएको भन्दै प्रभाव अध्यक्ष ढकालले ती सम्भावनाहरूको खोजी गर्नुपर्ने बताउनु भएको छ मोटरसाइकलको लाइसेन्सको लागि आवेदन दिएका बाह्र हजार पञ्चानब्बे जना मध्ये करिब एघार हजारले लिखित परीक्षामा सहभागिता जनाएका छन् यातायात व्यवस्था सेती अञ्चल कार्यालय धनगढ़ीले हिजो मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा लिएको थियो भदौ छब्बीस गतेदेखि एकतीस गतेसम्म यातायात व्यवस्था सेती अञ्चल कार्यालय धनगढ़ीले मोटरसाइकलको लाइसेन्सको आवेदन खुला गरेको थियो लाइसेन्सको परीक्षा दिन आएकाहरूले लिखित परीक्षा दिनको लागि चार घण्टासम्म लाइन लाग्नु परेको बताएका थिए लाइसेन्सको लिखित परीक्षाको लागि हिजो बिहानै बोराडाँडी स्थित त्रिभुवन त्रिभुवन मावि पुगेका अछामका एकेन्द्र खड्काले झण्डै तीन घण्टा लाइनमा बस्नु पर्यो यातायात व्यवस्था सेती अञ्चल कार्यालय धनगढ़ी लिखित परीक्षालाई व्यवस्थित गर्न नसकेको गुनासो पोख्नुभयो खड्का मात्रै नभई लाइसेन्सको परीक्षा दिन पुगेका लम्कीको गीता कुमारी तिमेल सेनाले र पहलमनपुरका गौमा पौडेलले पनि निकै शास्ति बेहोर्नु पर्यो लाइसेन्सको लागि भीड़भाड़ धेरै हुने भएकाले दुई तीन तीन दिनसम्म परीक्षा लिनुपर्ने उहाँहरूको सुझाव रहेको छ महाकाली साहित्य संगमले पशु बलिका विरूद्धमा कञ्चनपुरमा सबै धर्मका अनुयायहरू संगठित गराएको छ हिजो एक औपचारिक कार्यक्रमको आयोजना गरी सबै धर्मका धर्मावलम्बीहरूको सहभागितामा वीरबहादुर सन्तको अध्यक्षतामा एक समिति गठन गरेको छ हिन्दू बौद्धिष्ट मुस्लिम प्रजापिता राधे राधे क्रिस्चियनहरूको सहभागितामा पशुबली दिनु अमानवीय कार्य भएको भन्दै यसका विरूद्ध लाग्न संगठित भएको समाजसेवी तथा महिला अधिकार कर्मी सीता बोहराले बताउनुभयो हिजो गठित समितिले अबका दिनमा कञ्चनपुरमा पशुबली विरूद्धमा विभिन्न कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको मौका परीक्षा देशैभरि सम्पन्न गरेको छ यता डडेलधुरामा पनि परीक्षा मर्यादित रूपमा सम्पन्न भएको छ हिजो बिहान एघार बजेदेखि दुई बजेसम्म सञ्चालन भएको परीक्षामा डडेलधुरा सदरमुकामको महेन्द्र माध्यमिक विद्यालयमा तोकिएको केन्द्रमा डडेलधुरा र बझाङका विद्यार्थीहरूले परीक्षा दिएका थिए डडेलधुरा र बझाङका गरी जम्मा तीन सय सत्ताइस जनाले परीक्षा फारम भरे पनि केन्द्रमा दुई सय बाहन्न जनाले मात्रै परीक्षा दिएका छन् परीक्षा केन्द्रमा पचहत्तर जना अनुपस्थित रहेका थिए अनुपस्थित हुनेमा सबैभन्दा बढ़ी बझाङका रहेको परीक्षा केन्द्रले जनाएको छ हिजो सम्पन्न मौका परीक्षाको नतिजा बीस दिनभित्र प्रकाशन गर्ने पनि बोर्डले जनाएको छ बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अरियालले विद्यार्थीहरूको नियमित पढ़ाईलाई असर नपर्ने गरी परीक्षाफल प्रकाशन गर्ने उद्देश्य राखेको जनाएका छन् नियमित तर्फको एक विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरू मौका परीक्षामा समावेश हुन पाउने व्यवस्था छ बोर्डले गत भदौ सत्ताइस गते तर्फको परीक्षाफल प्रकाशन गरेको थियो तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्जमा युनिटी खबर सुनिरहनु भएको छ पहिला रेथी मालिकको जग्गा थियो उनीहरूले केही अन्न हामीलाई दिन्थे अहिले उनीहरूको जग्गा पनि पुरियो उनीहरूलाई नै के खाने भन्ने चिन्ता छ हामीलाई कसले दिने बस्ने घर पनि बाटोले भत्काइदियो हाम्रो त सरकारले नै उठीवास लगायो मालमेला आठ आम बगरकी मनिषा दमाईले बाटो खन्दा आएको पहिरोले भत्काएको घर देखाउँदै त्यहाँको अवस्था बुझ्न गएका अधिकार कर्मीसँग भन्नुभयो वर्षा त रोज्दै भिज्दै काट्यौं हिउँद कसरी काट्ने हो भन्ने चिन्ताले बिरोल छ जडार कोइरालकोट बाटो खन्ने क्रममा आएको पहिरोले घरखेत भगाएपछि विचल्लीमा परेका त्यहाँका सात परिवारले अहिलेसम्म राहतको नाममा एउटा त्रिपालसम्म नपाएको र सड़क डिभिजन कार्यालयले क्षतिपूर्ति दिने भने पनि छ महिनासम्म कुनै पनि सुनवाई नगरेको गुनासो गरेका छन् बाटो खन्ने क्रममा गाउँमाथिबाट आएको पहिरोका कारण पच्चीस परिवार रहेको यो गाउँ नै जोखिममा रहेको खबर सार्वजनिक भएपछि खाद्य अधिकारको क्षेत्रमा काम गर्ने संस्था फियान नेपालका अध्यक्ष अमर बहादुर ऐर र कार्यक्रम निर्देशक अशोक बहादुर सिंह जिल्ला अधिकृत वसन्त प्रताप सिंह जिल्ला खाद्य अधिकार सञ्जालका सह संयोजक जगदीश रोकाय सहित स्थानीय संचारकर्मीको टोली स्थलगत अवलोकनका लागि त्यहाँ पुगेको थियो जिल्ला प्रहरी कार्यालय डडेलद्वारे नागरिक सचेतना अभिवृद्धिको कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहेको छ जिल्लामा शान्ति सुरक्षा कायम राख्न चुनौतीका रूपमा रहेका जुवातास मदिरा र लागू औषध विरूद्ध जनचेतना जिल्लाका विभिन्न स्थानमा फैलाइरहेको हो यसअघि जिल्लाको पोखरा बजार र भगरकोटमा जुवातास मादक पदार्थ एवं लाको औषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरले हिजो अजयमेरु गाविसको चमडा बजारमा कार्यक्रम सम्पन्न गरेको हो हिजो चमडा बजारमा सम्पन्न कार्यक्रमको शुरूआतमा स्थानीयवासी र गाविस स्तरका राजनैतिक दलका नेताहरूले सो क्षेत्रका शान्ति सुरक्षासँग जोडिएका विषयमा समस्या राय सुझाव र तथा आफ्ना धारणाहरू राखेका थिए धारणा राख्ने क्रममा सहभागी महिलाहरूले पुरूषहरूले सेवन गर्ने मदिरा समस्याको रूपमा रहेको बताएका थिए मदिरा नियन्त्रणका लागि गठन गरिएको मदिरा नियन्त्रण समिति निष्क्रिय भएको र प्रहरी एक्लैले केही गर्न नसक्ने अवस्था रहेको बताउँदै उनीहरूले पुरूषहरूको मदिरा सेवनले आफूहरू समस्यामा पर्ने गरेको गुनासो गरेका थिए साथै कार्यक्रममा सहभागी महिलाहरूले मदिरा नियन्त्रण समितिका पदाधिकारीहरू नै मदिरा सेवन व्यक्ति वितरणमा सक्रिय रहेकाले मदिराको चुनौती बढ़ेको बताएका थिए यसै गरी कार्यक्रममा सहभागीहरूले हाल समाडा बजार नजिकै रहेको अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउन पहल चाल्नुपर्ने विषयमा जोडतोडका साथ कुराहरू उठाएका थिए लामो समयदेखि अस्थायी प्रहरी चौकीको रूपमा रहेको प्रहरी चौकीले केही गर्न नसकेको भन्दै उनीहरूले स्थायी प्रहरी चौकीको माग गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी साईले जानकारी दिनुभएको छ हाल प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको सातजनाको अस्थायी प्रहरी चौकी भाडामा रहेको र उक्त भाडा गाविस स्रोतबाट तिर्ने गरिएको भन्दै यसको व्यवस्थापन पनि मिलाइदिन स्थानीयहरूले आग्रह गरेको डीएसपी प्रेमबहादुर साईले जानकारी दिनुभएको छ राष्ट्रिय कण्डम दिवस डलिद्र लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं भन्ने मूल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय डलिद्राको आयोजनामा दिवस मनाइएको हो एसआईबी यौनोक तथा अनिश्चित गर्भ रहनबाट बच्नका लागि कण्डम सम्बन्धी जनचेतना बढ़ाउने र कण्डमको सहज उपलब्धता र पहुँच